अर्पण टाइम चेन्ज अहिले अपरान्नको तिन बज्यो अहिले अपरान्नको तिन बज्यो लागि सुन्नु हजुर रेडियो अर्पण सुन जनजातिहरूलाई आन्दोलनका लागि एकीकृत माओवादीले उक्साएको काङ्ग्रेस सभापति कोइरालाको आरोप संविधान सभा चुनावका विषयमा काङ्ग्रेस सभापति कोइरालासँग चिनिया राजदूतको चासो आन्दोलनरत नेकपा माओवादीलाई वार्ताका लागि उच्च स्तरीय राजनीतिक समितिले पत्र पठाउँदै एघार बुधे सहमति र बाधा अड्काउ फुकाउ अध्यादेश खारेज नभएसम्म चुनाव हुन नसक्ने माओवादीको अडान समयमै उपचार नपाएका कारण अछामको पुल्लेतोला गाविसमा सुत्केरीको मृत्यु लागु औषध नियन्त्रण ब्युरो कार्यालय भैरहवाद्वारा लागु औषध सहित तिनजना तस्कर पक्राउ भारतको महाराष्ट्र राज्यमा डान्स बारमाथि लगाइएको प्रतिबन्ध फुकुवा यसै वर्षको अन्त्यसम्ममा म्यानमारले सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्ने र वेस्ट इन्डिज र पाकिस्तान बीचको पाँच एक दिवसीय क्रिकेट अन्तर्गतको दोस्रो श्रृङ्खला आज नवप्रतिभाको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार संघ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार सत्तरी तपाईँकै ठाउँ टाढी नारायणगढ टनौली बजार र चपरासीको कावसोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रु पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फारम शुल्क दुई सय पचास मात्र फारम पाइने स्थान श्रुति सङ्गीत पाठशाला नारायणघाट स्मार्ट एजुकेसन स्टोर भण्डारा हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चौनौली बजार मनोकामना पुस्तक पसल मनहरी विद्यार्थी पुस्तक पसल Indrachowk Sonika mobile house high school road Tadhi Krishna photo स्टुडियो पर्सा बजार थप जानकारीको लागि मोबाइल अन्ठानब्बे एक बाह्र तेइस छ सय बयासी र अन्ठानब्बे चार पचास उनसत्तरी चार सय उन्तिस मनोरञ्जनका लागि सुन हजुर नमस्कार नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुमन भट्टराई र दुर्गा बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनजातिहरूलाई आन्दोलनका लागि उक्साएको आरोप लगाउनु भएको छ आफ्ना माग पूरा गर्न आदिवासी जनजातिलाई सडकमा जान सुझाव दिएर प्रचण्डले गैर जिम्मेवारपूर्ण चरित्र देखाएको कोइरालाको आरोप छ विगतकै आधारमा संविधान सभामा सिट संख्या कायम गरिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाउन गएका जनजाति नेता कार्यकर्तासँग काङ्ग्रेस सभापति कोइरालाले प्रचण्डको उक्साहटमा नलाग्न सुझाव दिनुभएको हो जिम्मेवार सरकार नेताले आन्दोलनका लागि उक्साउनु गैर जिम्मेवार काम भएको उहाँको भनाइ थियो जनजातिहरूको ज्ञापन पत्र बुझ्दै हिजो एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना माग पूरा गराउन आन्दोलनमा जान जनजाति नेताहरूलाई उक्साउनु भएको थियो जनजातिहरूको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहने पनि उहाँको भनाइ थियो जनजातिहरूसँगको भेटमा कोइरालाले प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्षले केही न केही त्याग गर्नुपर्ने भन्दै जनजातिहरूको उत्थानका लागि सक्दो सहयोग गर्न आफू तयार रहेको बताउनुभयो विगतको संविधान विधानसभाको निर्वाचनका आधारमा यसपटक सिटी नेपाल आदिवासी जनजाति महासंघले सम्बन्धित निकायहरूलाई सिट संख्या नघटाउन आग्रह गर्दै आएको छ यसैबीच नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग चिनिया राजदूत ऊ चुन्ताईले नेपालको पछिल्लो राजनैतिक अवस्थाका विषयमा चासो राख्नु भएको छ राजदूतको जिम्मेवारी सम्हालेपछि पहिलो पटक काङ्ग्रेस सभापति कोइरालासँग भेट गर्नुभएका चुन्ताईले नेपालको वर्तमान राजनैतिक घटनाक्रम र आगामी संविधान सभा चुनावका विषयमा जिज्ञासा राख्नु भएको थियो कोइराला निवास महाराजगंजमा भएको भेट भेटवार्तामा राजदूत उले चुनावको विरोधमा रहेका दलहरूलाई चुनावी प्रक्रियामा ल्याउन भइरहेका प्रयासबारे पनि चासो राख्नु भएको थियो जवाफमा सभापति कोइरालाले असन्तुष्ट दलहरूलाई चुनावी प्रक्रियामा ल्याउन छलफल र वार्तालाई तीव्रता दिएको जानकारी गराउनुभयो निर्वाचनको विपक्षमा रहेको नेकपा माओवादीलाई स्तरीय राजनीतिक समितिले वार्ताका लागि औपचारिक पत्र पठाउने भएको छ हिजो बसेको समितिको बैठकको निर्णय बमोजिम समितिले आज नेकपा माओवादीलाई वार्ताका लागि पत्र पठाउन लागेको हो आन्दोलनरत वैद्य नेतृत्वको नेकपा माओवादीले वार्ताका लागि आजसम्ममा औपचारिक प्रस्ताव आएमा वार्तामा सहभागी हुने शर्त यस अघि नै राखिसकेको छ समितिले हिजो नै नेकपा माले राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्तसँग निर्वाचनका विषयमा छलफल गरेको थियो उनीहरूले आफूहरू निर्वाचनको विपक्षमा नभएको भन्दै वातावरण निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए उनीहरूले निर्वाचनका लागि मन्त्री परिषद अध्यक्षले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र निर्वाचनको मिति सारिनुपर्ने शर्त अगाडि सारेका छन् अन्य विषयमा भने लचक भएर सहमति खोज्न सकिने उनीहरूले प्रतिबद्धता जनाएका छन् नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एघार बुधे सहमति र संविधानको बाधा अड्काउ फुकाउ अध्यादेश खारेज नभएसम्म चुनाव सम्भव नरहेको बताउनु भएको छ एघार बुधे सहमति र पच्चीस बुधे बाधा अड्काउ फुकाउ अध्यादेश खारेज गरी गोलमेत सम्मेलन मार्फत सबै दलहरू सम्मिलित सरकारले मात्र संविधान सभाको चुनाव गर्न सक्ने उहाँको भनाइ छ सुनसरीको इटहरी दुई स्थित संगीत महाविद्यालय प्रतिष्ठानको भवन निर्माण स्थलको स्थलगत निरीक्षणपछि संचारकर्मीहरूसँग उहाँले चार दलको सशर्त वार्ता प्रस्तावमा सहभागी हुन नसक्ने बताउनु भएको हो शर्तसहितको छलफलले कुनै निष्कर्ष ननिकाल्ने भन्दै निशर्त वार्ताका लागि मात्र आफूहरू तयार हुने गजुरेलको भनाइ थियो मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा संविधान सभाको निर्वाचन हुन नसक्ने दावी गर्नुभएको छ मधेसी पत्रकार समाज पर्साले आज वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले विदेशमा रहेका बाहेक देशभित्रै तीस लाखभन्दा बढी नागरिक निर्वाचनको अधिकारबाट वञ्चित रहेकाले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताउनु भएको हो निर्वाचन आयोग र त्यसका नियमावलीले मुलुकलाई प्रतिगमनतिर लैजान सहयोग गरिरहेको उहाँको आरोप थियो एकीकृत नेकपा माओवादीको बैठक आज पनि जारी छ आउँदो विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने प्रतिवेदनबारे टुङ्गो लगाउन पदाधिकारी पूर्व स्थायी समितिका सदस्य र राज्य समिति इन्चार्ज सहितका नेताहरू संयुक्त छलफलमा जुटेका हुन् प्रचण्ड निवास लाजिमपाटमा शुरू भएको छलफलमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रतिवेदनमा सहभागीहरूले सुझाव दिनेछन् पदाधिकारी मनोनयनमा विवाद भइरहेका बेला उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजीनामा दिएपछि एकीकृत माओवादीमा विवाद थप चुलिएको छ विवाद अन्त्यका लागि प्रचण्डले चारवटा विकल्प सहितको प्रतिवेदन छलफलका लागि अगाडि सार्नु भएको छ निर्वाचन आयोगले आगामी साउन आठ फोटो सहितको मतदाता नामावली सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको छ दुई हजार सत्तरी साल असार मसान्तभित्र अठार वर्ष उमेर पूरा भएकाहरूको नामावली साउन आठ गतेभित्र सार्वजनिक गर्ने गरी काम सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो हिजो असार मसान्तसम्म सङ्कलन गरिएको नामावलीमाथि आयोगले आजैदेखि छानबिन सुरु गरेको छ नामावलीको प्रशोधन सकिएपछि आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ आयोगको प्रारम्भिक तथ्याङ्क अनुसार एक करोड एक्काइस लाख उन्नाइस हजार सात सय छ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् तर सबै जिल्लाबाट सम्पूर्ण विवरण आइसकेपछि मात्रै यसको निश्चित संख्या यकिन गर्न सकिने आयोगको भनाइ छ नेपाली सेनाले आजदेखि नयाँ कार्यालय पोसाक लागू गरेको छ पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यका विभिन्न इकाइहरूमा कार्यरतका लागि सेतो शर्ट र हरियो पाइन्ट सहितको नयाँ पोसाक लागू गरिएको हो सैनिक स्रोतका अनुसार आइतबारदेखि मंगलबारसम्म हप्ताको तीन दिन मात्र नयाँ पोसाक प्रयोग गर्नु प्रयोग हुनेछ अन्य दिन भने सैनिकहरूले पुरानै पोसाक लगाउनेछन् पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यका विभिन्न इकाइमा कार्यरत सैनिकहरूले मात्र तत्कालका लागि नयाँ पोसाक प्रयोग गर्नेछन् आज साउन एक गते हिन्दूहरूले देशभर साउने सङ्क्रान्ति मनाइरहेका छन् सौर्यमान अनुसार आजदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ बिहानै यजमानका घरमा गई पुरोहितले महिनामा सुनाउने र साँझ लुतो फाल्ने चलन छ आज साँझ घर घरमा लुतो फाल्ने गरिन्छ वर्षातको हिलोबाट लाग्ने रोगबाट जोगिन लुतो फाल्ने गरिएको हो फलफुल नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद लुतो खटिरा जस्ता छालाजन्य रोगबाट बस्न सकिने विश्वास रहिआएको छ यस्तै साउने सङ्क्रान्तिलाई किराँत जातिहरूले सिसेक्पा तङनामको नामले मनाउँदैछन् वर्षा लाग्दै गएपछि नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ यसअघि पाँच घण्टा हुँदै आएको लोडसेडिङको समय घटाएर प्राधिकरणले तीन घण्टामा झारेको हो वर्षासँगै नदीहरूमा पानीको बहाव बढ्न थालेकाले विद्युत कटौती कम गरिएको प्राधिकरणको भनाइ छ प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका आजदेखि लागू भएको प्राधिकरणले जनाएको छ ¡Suscríbete al समयमा नै उपचार नपाएका कारण अछामको पुलेतोला गाविसमा एक सुत्केरी महिलाको ज्यान गएको छ पुलेतोला गाविसको वडा नम्बर आठ बस्ने तेइस वर्षकी धौलीदेवी विष्टको सुत्केरी हुने क्रममा मृत्यु भएको उनका आफन्तले बताएका छन् हिजोदेखि सुत्केरी व्यथा लागेकी विष्टलाई समयमै स्वास्थ्य संस्था लैजान नसक्दा मृत्यु भएको हो पुलेतोला गाविसबाट बिनाएको स्वास्थ्य संस्था पुर्याउन तीन घण्टा लाग्ने भएकाले समयमै उपचारका लागि पुर्याउन नपाइएको अछामबाट सहकर्मी पूर्णबहादुर खड्काले जनाएका छन् लागु औषध नियन्त्रण ब्युरो कार्यालय भैरवाले लागु औषध सहित सीमावर्ती क्षेत्रबाट प्रकरणबाट तीनजनालाई पक्राउ गरेको छ ब्युरोका अनुसार बुटोल सातका पैंतिस वर्षीय अमृत बस्नेत बुटोल आठका बाइस वर्षीय आशिष चौधरी र हाटी बनगाई आठका अठार वर्षीय मोहन थापा सिद्धार्थ नगरपालिका एक स्थित बेलहियाबाट पक्राउ परेका हुन् उनीहरूको साथबाट स्मासपो एक सय चौवालिस क्याप्सुल र ब्राउन सुगर बरामद भएको छ अमेरिकामा रहेको एचडिएनपीले राजधानी स्थित पुनर्वल प्लसमा रहेका अठाइसजना एचआइभी संक्रमित बालबालिकाहरूलाई खाद्यान्न र लता कपडा सहयोग गरेको छ नेपालवाणी नेटवर्कको समन्वयनमा N S D N P help for desperate and needy पिपुलले बालबालिकाका लागि चामल र लत्ता कपडा सहयोग गरेको हो पुनर्बल प्लसमा रहेका बालबालिकाहरूलाई खाना र कपडाको समस्या भएको विषयमा नेपालवाणी नेटवर्कले समाचार प्रकाश प्रसारण गरेपछि एसडिएनपीले सहयोग गरेको हो अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको एसडिएनपी नामक संस्थाले शिक्षा आधारभूत स्वास्थ्य सेवा लगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको छ राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल वाणी नेटवर्क सुन्दै गर्नुहोला बालरोग विशेषज्ञ डाक्टर आउने सूचना चितवनकै ख्यातिप्राप्त बालरोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा यस टाढी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढीमा प्रत्येक शनिबार दिउँसो चार बजे बालबालिका एवं नवजात शिशुहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाढी बजार मेन रोड सम्पर्क शून्य छेपन्न पाँच साठी तिन सय एकचालिस चौबिसै घन्टा एम्बुलेन्स सेवा मोबाइल नम्बर अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पुनश फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन बाबु कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उही त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथुङ कथासित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पुरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु लौ ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौँ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आजै बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स महाराष्ट्र राज्यमा डान्स बारमाथि लगाइएको प्रतिबन्ध हटाउन त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ अदालतले राज्य सरकारले डान्स बारमा लगाएको प्रतिबन्ध गलत भएको भन्दै हटाउने फैसला गरेको हो मुम्बई उच्च अदालतको फैसलालाई सदर गर्दै बन्द गरिएका डान्स बारहरू खोल्न आदेश दिएको छ डान्स बारको आडमा यौन व्यवसाय सञ्चालन गरेको हुन सञ्चालन हुने गरेकाले यसबाट कैयौंको घर बर्बाद भएको र राज्यमा अश्लीलता फैलाएको भन्दै महाराष्ट्र सरकारले सन् दुई हजार पाँचमा राज्यका सबै डान्स बारमा प्रतिबन्ध लगाएको थियो राज्य सरकारको निर्णयले आफूहरूको रोजीरोटी खोसेको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका थिए सन् दुई हजार छमा मुम्बई उच्च अदालतले रोजीरोटीको अधिकार खोज्न नपाइने भन्दै सरकारको प्रतिबन्ध खारेज गरेपछि अहिले सर्वोच्चले पनि उक्त फैसलालाई सदर गरेको हो सर्वोच्चको फैसलासँगै राज्यभरका डान्स बारमा काम गर्ने करिब पचहत्तर हजार युवतीले फेरि रोजगारी पाउने भएको गरेका छन् म्यानमारले यस वर्षको अन्त्यसम्म सबै राजनीतिक बन्दीहरूलाई रिहाई गर्ने भएको छ म्यानमारका राष्ट्रपति थेन सेनले पहिलो बेलायत भ्रमणका क्रममा यो घोषणा गरेका हुन् राष्ट्रपति सेनले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको भेटवार्तापछि यस वर्षको अन्त्यसम्म सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्ने बताएका हुन् राजनीतिक सुधारको बाटोका बाटोमा आएको म्यानमारले सन् दुई हजार दसमा थेनसेन सत्तामा आएपछि सयौं राजनीतिक बन्दीहरूलाई रिहाई गरिसकेको छ राष्ट्रिय खबरमा अब एउटा खेल खबर वेस्ट इन्डिज र पाकिस्तान बीचको पाँच एक दिवसीय क्रिकेट अन्तर्गत दोस्रो एक दिवसीय श्रृंखला आज हुने भएको छ यी दुई टोली बीचको खेल नेपाली समय अनुसार साँझ पाउने सात बजेपछि वेस्ट इन्डिजको प्रोभिडेन्स स्टेडियम गेन्यामा हुनेछ प्रतियोगिता अन्तर्गत पहिलो एक दिवसीयमा पाकिस्तानले वेस्ट इन्डिजलाई एक सय छब्बीस रनले पराजित गर्दै एक शून्यको अग्रता लिएको छ यी दुई टोली बीच पाँच एक दिवसीय श्रृंखला र दुई ट्वेन्टी ट्वेन्टी खेल हुनेछन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक जनजातिहरूलाई आन्दोलनका लागि एकीकृत माओवादीले उक्साएको काङ्ग्रेस सभापति कोइरालाको आरोप संविधान सभा चुनावका विषयमा सभापति कोइरालासँग चिनिया राजदूतको चासो आन्दोलनरत नेकपा माओवादीलाई वार्ताका लागि उच्च स्तरीय राजनीतिक समितिले पत्र पठाउँदै एघार बुँदे सहमति र बाधा अड्काउ फुकाउ अध्यादेश खारेज नभएसम्म चुनाव हुन नसक्ने माओवादीको अडान समयमा नै उपचार नपाएका कारण अछामको पुल्ले तोला गाविसमा सुत्केरीको मृत्यु लागू औषध नियन्त्रण ब्युरो कार्यालय भैरवाद्वारा लागू औषध सहित तीन तिनजना तस्कर पक्राउ भारतको महाराष्ट्र राज्यमा डान्स बारमाथि लगाइएको प्रतिबन्ध फुकुवा यसै वर्षको अन्त्यसम्म म्यानमारले सबै राजनीतिक बन्दीहरूलाई रिहाई गर्ने र वेस्ट इन्डिज र पाकिस्तान बीचको पाँच एक दिवसीय क्रिकेट अन्तर्गतको दोस्रो श्रृङ्खला आज हवस् त नेपालवाणी नेटवर्कबाट दिउँसो तिन बजे प्रसारण भइरहेको राष्ट्रिय खबर सकियो प्राविधिक पवन कटेलसँगै दुर्गा बस्नेत र सुमन भट्टराई विदा भयौँ नमस्कार